के दिन सक्छु र तिमीलाई मैले केवल आँसु नै त छ बिछोडको चाडमा रुँदैछु आज आँसु लुकाएर भावना मनका छल्किन्छ नि आँखामा 存在だ舞やる宿つびてか広まいらぼるतिम्रो त्यो मुस्कान सम्झनामा आलु याद आउँछ बितेका ती रमाइला पऱ्यो जति तिमी मबाट हुन छैनौ तिमी यो मनभन्दा टाढा जति बगे पनि आँखाका आँसु रहने छौ तिमी Sad मिलनको आशाको दियो बालेर बिदा